यस अर्पण स्थानीय समाचारको साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जनासम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयं पार्टी नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको साँझ साढे छ बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ म ध्रुवराज खनाल नेकपा माओवादीका सचिव नेत्र विक्रम चन्दले फोहोरको डुङ्गुरमा टुप्पी मात्र देखिने गरी बसेका प्रचण्डसँग अहिले पार्टी एकता हुन नसक्ने बताउनु भएको छ क्रान्तिको झण्डालाई विदेशीका पाउमा लगेर बुझाइदिने र झिङ्गा बस्ने ठाउँमा बस्न रुचाउने प्रचण्ड र उनको पार्टी एकीकृत नेकपा माओवादीसँग अहिलेको अवस्थामा पार्टी एकताको गुन्जायस नभएको बताउँदै चन्द्रले क्रान्तिलाई धोका दिएको स्वीकार गरेर माफी माग्दै जनयुद्धको उत्तराधिकारी पार्टी नेकपा माओवादीको विचार र नीतिलाई माने मात्र एकता सम्भव रहेको बताउनुभयो नेकपा माओवादीको अखिल क्रान्तिकारी बालकुमार इकाईले आज कलेजमा आयोजना गरेको उम्मेद्वार घोषणा सभा कार्यक्रममा बोल्दै चन्द्रले लेन्डुब दोर्जे प्रविधिका कारण देश इतिहासकै जोखिम मोडमा उभिएको टिप्पणी गर्नुभयो कुनै बेला कंग्रेस एमालेलाई विदेशीहरूको कठपुतली भन्दै विदेशी पर्वहरू भन्दै हिँड्ने प्रचण्ड स्वयं अहिले भन्दा दुई कदम अगाडि बढेर प्रभुको क्षणमा पर्ने गरेको आरोप चन्द्रले लगाउनुभयो नेकपा माओवादी पार्टी भइन्जेल राष्ट्रवादीहरू निराश हुन नपर्ने बताउँदै सचिव चन्द्रले सबै राष्ट्रवादी शक्तिहरूसँग मिलेर स्वाधीन नेपाल बनाउन तयार रहेको दावी गर्नुभयो उहाँले निर्वाचन घोषणा भएको भोलिपल्टबाट नै नेपालमा नयाँ खालको आन्दोलन र विद्रोह शुरू हुने चेतावनी दिनुभयो चुनाव के का लागि किन कुन एजेन्डामा किन संविधान सभाबाट संविधान बन्न सकेन भन्ने बारेमा छलफल नभइकन संविधान सभाको निर्वाचन गर्नु गलत भएको चन्दको बुझाइ छ निर्वाचनमा जान धम्की दिने कंग्रेस एमाले हिक्का गर्न चुनौती दिँदै नेता चन्दले एक रातमा जनमुक्ति सेना जन अदालत गठन गर्न सक्ने तागत रहेको बताउनुभयो सो कार्यक्रममा बोल्दै नेकपा माओवादीका केन्द्रीय सदस्य अनिल शर्माले ए माओवादी भ्रष्टहरूको जमात भएको आरोप लगाउँदै नौ अर्बको हिसाब किताब जनताले उनीहरूसँग माग्ने बताउनुभयो कार्यक्रममा नेकपा माओवादीका केन्द्रीय सदस्य अमृता थापा मगर अखिल क्रान्तिकारी तामसारिङ राज्य समिति इन्चार्ज लालबहादुर तामाङ अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य रुद्र भट्टराई बालकुमारी कलेजका प्रिन्सिपल चिरञ्जीवी श्रेष्ठ लगायतले बोल्नु भएको थियो कार्यक्रम क्रान्ति अधिकारी बालकुमार इकाइका इन्चार्ज दीपक पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो चुनाव नभए देश अन्यलमा पर्न सक्ने स्थानीय राजनैतिक दलका प्रतिनिधिहरूले बताएका छन् आज भरतपुरमा सम्पन्न भएको सोभि निर्वाचन संविधान सभा निर्वाचन लगायतका समसामयिक सवालमा राजनैतिक दलका प्रमुखहरूको छलफल कार्यक्रममा सहभागी वक्ताहरूले यस्तो बताएका हुन् मानवाधिकार सञ्जाल चितवनले आयोजना गरेको कार्यक्रममा चितवनका विभिन्न राजनैतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो आसन्न सोब्युर चुनावलाई जसरी भए पनि सफल पार्नुपर्ने र विद्यार्थी विद्यार्थी बीचको वैमनस्यतालाई हटाउनु पर्ने कुरामा वक्ताहरूले जोड दिएका थिए कार्यक्रममा सभा निर्वाचन हुनु अति आवश्यक रहेको र नभएमा देशले फरक गति लिने भन्दै वक्ताहरूले सभा निर्वाचनलाई सफल पार्नका लागि लागि पर्नुपर्ने बताएका थिए कार्यक्रममा ए माओवादी चितवनका जिल्ला इन्चार्ज घनश्याम दाहाल अविनाश नेपाली कङ्ग्रेस चितवनका सभापति टेक प्रसाद गुरुङ नेकपा एमालेका पार्टी प्रतिनिधि केशव रेग्मी राप्रपा नेपालका चितवन अध्यक्ष बद्री तिमल बार एसोसिएसन चितवनका एकाइ अध्यक्ष राजकुमार श्रेष्ठ लगायतले बोल्नु भएको थियो कार्यक्रम मानवाधिकार सञ्जाल चितवन संयोजक विश्वनाथ ओझाको अध्यक्षतामा भएको थियो चितवन राष्ट्रिय निकुञ्जबाट सामुदायिक वनमा प्रवेश गरेको बाघको आक्रमणबाट आज माडीमा दुईजना घाइते भएका छन् दिउँसो दुई बजीतिर माडी कल्याणपुर नौ गौरी नगर स्थित सामुदायिक वनमा गएको समयमा एक्कासी बाघले आक्रमण गर्दा चालिस वर्षीय चन्द्रबहादुर राई र बलबहादुर भूषाल गम्भीर घाइते भएका छन् दुवैजनालाई प्राथमिक स्वास्थ्य केन्द्र बगोडामा प्राथमिक उपचार गरी थप उपचारका लागि भरतपुर ल्याइएको छ आक्रमणमा घाइते भएका राईको अवस्था गम्भीर छ भने भूषालको अवस्था सामान्य रहेको छ देशभरका कलेजहरूमा एकैसाथ सबैको निर्वाचन हुनुपर्ने भन्दै ए माओवादी निकटको अखिल क्रान्तिकारीले चितवनका दुई ठूला कलेज वरेन्द्र र बालकुमारी कलेजको निर्वाचन कार्यालयमा पनि तालाबन्दी गरेको छ सबैको निर्वाचन आउन अब केही दिन मात्र बाँकी रहेको बेला कलेजको निर्वाचन कार्यालयमा तालाबन्दी गरिएको हो तालाबन्दीका कारण सबैको निर्वाचन थप अन्यलतातर्फ धकेलिएको छ समयमा निर्वाचन नहुने सम्भावना बढेको भन्दै विद्यार्थीहरूले चिन्ता व्यक्त गरेका छन् क्रान्तिकारीको केन्द्रीय कार्यक्रमलाई सहयोग र समर्थन गर्दै देशभरका कलेजहरूका निर्वाचन कार्यालयमा तालाबन्दी गरेको अखिल क्रान्तिकारीले जनाएको छ आज बिहान भरतपुरमा भएको कार्यक्रममा बोल्दै एकीकृत नेकपा माओवादी चितवनका जिल्ला इन्चार्ज घनश्याम दाहालले सबैको निर्वाचन निर्वाचन हुन नसक्ने बताएका थिए तालाबन्दी पराजित मानसिकताको उपज भएको र हार देखेपछि अखिल क्रान्तिकारीले तालाबन्दी गरेको अन्य विद्यार्थी संगठनहरूले आरोप लगाएका छन् सशक्त प्रतिरोध गर्न सक्ने भए पनि क्याम्पसको शैक्षिक वातावरण र निर्वाचनको वातावरण नबिथुल्नका लागि कुनै कार्यक्रम सञ्चालन नगरेको वीरेन्द्र क्याम्पसका सुवि सभापति निरज भट्टले जानकारी दिनुभयो यसबीच अखिल क्रान्तिकारीले आजै पूर्वी चितवनको रत्नगर स्थित शहीद स्मृति बहुमुखी क्याम्पस निर्वाचन समिति कार्यालयमा पनि ताला लगाएको छ रुकुममा नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य गगन थापा सहभागी कार्यक्रममा भएको आक्रमण माओवादी आक्रमणको फेरि सुन्नुहोला रुकुममा नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य गगन थापा सहभागी कार्यक्रममा भएको माओवादी आक्रमणप्रति नेपाल तरुण दल चितवनले कडा आपत्ति जनाएको छ दलका जिल्ला सचिव रविन्द्र गौतमले आज जारी गर्नुभएको विज्ञप्तिमा आफ्नो जनाधार खस्कदै गएपछि आतिएर थापा सहभागी कार्यक्रममा सुनियोजित तबरले आक्रमण गरेको उल्लेख गरिएको छ दलले अब आइन्दा यस्ता गतिविधि नदोर्याउन चेतावनी दिँदै आक्रमण जारी रहे प्रतिकारमा उत्रने चेतावनी दिएको छ यसैबीच नेविसङ चितवनले पनि घटनाप्रति आफ्नो गम्भीर ध्यान आकर्षण भएको जनाउँदै ए माओवादी कार्यकर्ताहरूलाई आइन्दा गल्ती नदोर्याउन चेतावनी दिएको छ नेविसङ चितवनका अध्यक्ष रुणेश्वर खनालले एक विज्ञप्ति जारी गर्दै शङ्का का पूर्व महामन्त्री एवं कंग्रेस केन्द्रीय सदस्य थापामाथि आक्रमण गर्नुले माओवादीहरू निर्वाचन चाहँदैनन् भन्ने प्रश्न पारेको उल्लेख छ यसबीच कंग्रेसी बनेता गगन थापा सहभागी कार्यक्रममा भएको आक्रमणको विरुद्धमा नेपाल विद्यार्थी संघ शहीद स्मृति बहुमुखी क्याम्पस इकाइले आज पूर्व पश्चिम राजमार्ग दस मिनट अवरुद्ध गरेको छ आक्रमणको विरुद्धमा इकाइ सभापति अनुप थापाको नेतृत्वमा क्याम्पस अगाडि बिहान साढे आठ बजेदेखि दस मिनट सड़क अवरुद्ध गरिएको थियो साथै संघ इकाइ सभापति थापाले विज्ञप्ति जारी गर्दै आक्रमणको भर्सना गर्नु भएको छ पूर्वी चितवनको कठार स्वास्थ्य चौकीमा कर्मचारीहरू नियमित र समयमा उपस्थित नहुँदा आफूलाई समस्या परेको बिरामीहरूले गुनासो गरेका छन् कार्यालय खोल्ने बित्तिकै आफूहरू आउने गरे पनि कर्मचारी भने करिब एक घण्टा ढिलो आउने गरेको उनीहरूको भनाइ छ आज एघार बजेसम्म एकजना मात्र कर्मचारी आउँदा उनीभन्दा पहिले नै चार पाँचजना बिरामी कुरेर बसेका थिए अरू दिनमा पनि कर्मचारीहरू समयमा कार्यालय आउने नगरेको सरकारवालाहरूले बताएका छन् कठार नौ पिद्रहनीका कृष्ण कुमार श्रेष्ठले कर्मचारी समयमा नै नआउँदा सामान्य औषधि लिन आउँदा समेत एक घण्टा कुर्नु परेको गुनासो गर्नुभयो यस सम्बन्धमा स्वास्थ्य चौकी प्रमुख रुद्र शर्माले भने गल्ती भएको स्वीकार गर्नु भएको छ व्यावहारिक काम पर्ने हुँदा कहिलेकाहीँ समयमा र नियमित कारले आउन नसकेको शर्माले बताउनुभयो गत वर्ष मात्रै उपस्वास्थ्य चौकीबाट स्तर उन्नति भई स्वास्थ्य चौकीमा परिणत भएको थियो सातजना कर्मचारी रहेको सो स्वास्थ्य चौकीमा हाल नियमित रूपमा तीन चारजना मात्र आउने गरेको कठार गाविसका पूर्व अध्यक्ष विश्वनाथ चौधरीले बताउनुभयो समयमा र नियमित कारले आउन आफूहरूले पटक पटक सुझाव दिए पनि अटेर गर्ने गरेको चौधरीले बताउनुभयो सो स्वास्थ्य चौकीमा एक दुईजना कर्मचारी को महिनामा दुई तिन पटक मात्र हाजिरी हुने गरेको उहाँले बताउनुभयो स्वास्थ्य संस्था जस्तो संवेदनशील क्षेत्रमा लापरवाही हुँदा समेत जनस्वास्थ्य कार्यालयले अनुगमन नगरेको प्रति सरकारवालाहरूले आपत्ति जनाएका छन् अब पालो रिपोर्टको पछिल्ला केही दिनमा दिनजसो पानी परिरहेको छ जसले गर्दा कृषकहरूलाई भने फाइदा पुगेको छ यस्तै अवस्था रहने हो भने धान भित्रन भने समस्या पर्ने देखिन्छ अहिले पानी परे पनि मनसुन शुरू हुन भने अझै दुई हप्ता लाग्ने मौसमविदहरूले बताएका छन् सम्झना श्रेष्ठको रिपोर्ट सामान्यतया असार सालमा शुरू हुने वर्षा यस वर्ष भने जेठबाट नै शुरू भएको हो कि भन्ने दैनिक जसो परिरहेको पानीले जनाएको छ बिहानी पख सामान्यतया दैनिक झरी त छँदैछ अझ रातको समयमा हावाहुरीसँगै बिजुलीको चम्काई र चट्याङसँगै दैनिक जसो वर्षा भइरहेको छ दैनिक जसो परेको पानीले चितौनका केरा व्यवसायीदेखि धान मकै र तरकारी खेती गर्ने कृषकहरू समेत खुसी देखिन्छन् अहिले परेको पानीले केरा खेतीमा कस्तो प्रभाव पारेको छ त केरा व्यवसाय संघका अध्यक्ष प्रसाद सुवेदी यतिखेर परेको पानीले समग्र चितवन जिल्लामा किसानहरूको लागि नै अत्यन्तै फलदायी रूपमा मानिन्छ यतिखेर सिँचाइ गर्नुपर्ने अवस्थामा आकाशबाट परेको पानीले गर्दा सबैको अब पम्पसेट र मोटरहरू चाहिँ अहिले चलाउनु परिरहेको स्थिति छैन त्यसैले गर्दा समग्र रूपमा चितवनका केरा किसानहरूलाई चाहिँ यतिखेरको पानी चाहिँ अत्यन्तै नै फाइदा भएको केरा खेती गर्ने कृषकलाई यो पानीले अति नै फाइदा पुर्याएको भनिरहँदा धान खेती गर्ने कृषक भने लगातार पानी परिरहने हो भने धान भित्राउँदा समस्या हुने धान खेती गर्ने कृषकहरू बताउँछन् विगत लामो समयदेखि धान खेती गर्दै आइरहेका कठार गाविसका कृषक हरिप्रसाद सापकोटा हाम्रो अहिलेको यो वर्ष यो पानीले चाहिँ बाली नाले एकदम राम्रो भएको छ अब यसको पन्ध्र दिन पछि फेरि पानी यसरी आउने हो भने हाम्रो खेतीपातीहरू अति नष्ट भएर जान्छ अब उम्रिने हुन्छ अब घाम लाग्दैन बर्खाको कारणले गर्दा धेरै खेतीपाती यो नष्ट हुन्छ त्यसले गर्दा हामीलाई पछि चाहिँ पानी नपर्दाखेरि अति राम्रो छ अहिले चाहिँ पानी पर्दाखेरि अति अति राम्रो भएको छ पछि पानी पऱ्यो भने चाहिँ हामीलाई नराम्रो हुन्छ पछि पानी पर्दाखेरि हाम्रो धान त सबै नष्टै भएर जान्छ नि उम्रिने डर हुन्छ तपाईँको पानी धान कालो हुन्छ बजार बिग्रेन हरेक समस्या छ नि यसरी पानी पर्ने क्रम अझ दुई दिनसम्म जारी रहन सक्ने र पुरै मनसुन सुरु हुन भने अझै दस बाह्र दिन लाग्ने मौसमविद वरुण पौडेल बताउनुहुन्छ मनसुन सिजन हो है मनसुन चाहिँ सुरु भएको छैन मनसुन सुरु हुनलाई अझै चाहिँ हप्ता दिन दस बाह्र दिन बाँकी नै छ हाम्रो नर्मल डेट चाहिँ मनसुनको चाहिँ तपाईँको जुन टेन हो आज मे सत्ताइस मात्रै भयो साँझ पक्क भनौँ न अथवा बिहान राति पनि पर्न सक्छ यो गड्यागुडुङको वर्षा यो खालको चाहिँ सिस्टमहरू देखा परेको छ त्यो चाहिँ एक दुई दिन अझै रहन्छ त्यसपछि बिस्तारै घट्दै जान्छ जे होस् अहिले परेको पानीले किसानहरूलाई हर्षित तुल्याएको छ यसरी नै बाली भित्राउने बेला पनि मौसम अनुकूल भइदियोस् भन्ने कृषकको चाहना छ बाँकी समाचार खाद्यान्न बालीमा बढ्दो विषादीको प्रयोगका कारण मानिसको स्वास्थ्यमा समेत असर पर्ने भन्दै कृषि विज्ञहरूले धान तथा तरकारी खेतीमा प्राङ्गारिक विषादी प्रयोग गर्न सुझाव दिएका छन् स्वस्थकर कृषि उत्पादनमा प्राङ्गारिक खेती अपनाउन उनीहरूले कृषकहरूलाई सुझाव दिएका हुन् नेपालमा बढ्दो रासायनिक विषादीको प्रयोगले अहिले जग्गाको उर्वरा नष्ट भएको र उत्पादनमा समेत रास आएको कृषि विज्ञ तथा चितवनका वरिष्ठ बाली संरक्षण अधिकृत शिव रिजालले बताउनुभयो विगतका वर्षहरूमा भन्दा अहिले कृषकहरूमा केही चेतना आएको भए पनि अझै विषादीको प्रयोग कम हुन नसकेको उहाँले बताउनुभयो अहिले चितवन जिल्ला कृषि कृषि कार्यालयद्वारा कृषकहरूलाई विषादीको प्रयोग कम गर्ने विषयमा विभिन्न क्षेत्रमा प्रशिक्षण समेत दिन थालेको छ कविलासको दास ढुङ्गामा निर्माणाधीन तनहुको देवघाट जोड्ने पक्की पुल निर्माणको काम 25 प्रतिशत सकिएको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ चार महिना अघि निर्माण सुरु गरेको पुलको अहिले पिलर निर्माणको काम चलिरहेको छ एक सय बहत्तर मिटर लम्बाइ रहेको पुलको निर्माण कार्यको जिम्मा अनक निर्माण कम्पनी काठमाडौँले पाएको हो तीन वर्ष अघिदेखि नै पुल निर्माण कार्य गर्ने भने पनि पुलको ढाँचा नमिल्ने भएपछि ढिला गरी केही महिना अघि मात्रै सुरु भएको डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर वरेन्द्र मण्डलले जानकारी दिनुभयो कुल सत्र करोडको लागतमा निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता भएको पुल निर्माणको काम अहिले भने तीव्र गतिमा भइरहेको रहेको उहाँले बताउनुभयो पुल निर्माण कार्य पूरा हुन अझै डेढ वर्ष लाग्न सक्ने अनुमान गरिएको छ लामो समयदेखि व्यवस्थापन समिति गठन हुन नसकेको भरतपुर दुई नानगढ स्थित बालकुमारी उच्च माविले आज कमल आचार्यको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति पाएको छ आज सम्पन्न अभिभावकको भेलाले निर्विरोध रूपमा आचार्यलाई अध्यक्षमा निर्वाचित गरेको हो विवादका कारण विगत तीन वर्षदेखि नयाँ समिति निर्माण हुन सकेको थिएन एभरेस्ट बैङ्कले आफ्नो चौथो एक्सटेन्सन काउन्टर आजदेखि पूर्वी चितवनको पर्सा बजारमा विस्तार गरेको छ ग्राहकहरूको मागलाई मध्यनजर गर्दै बैङ्किङ सम्पूर्ण सुविधासहित बैङ्कले एक्सटेन्सन काउन्टर विस्तार गरेको हो बैङ्कका प्रमुख कार्यकारी अधिकृत सिइओ टिकी महोपात्र र उद्योग वाणिज्य संघ खैरानीका अध्यक्ष केशवराज पाठकले संयुक्त रूपमा सो काउन्टरको उद्घाटन गर्नुभएको थियो नवलपरासीको बर्दघाटमा आज दिउँसो एक भारतीय यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ सुनौलीबाट काठमाडौँतर्फ जाँदै गरेको एमएच शून्य चार डी नौ पाँच नौ नौ नम्बरको भारतीय यात्रुवाहक बसले विपरीत दिशाबाट जाँदै गरेको ना दस आठ नौ नौ छ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक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 सय बयानब्बे website W W W dot hotel star bank dot com office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो पार्टी पाठशाले